नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज उच्च स्तरीय राजनैतिक समितिले नेकपा माओवादी वार्ताप्रति सकारात्मक नभएको निष्कर्ष निकालेको छ आज बिहान नयाँ बानेश्वरमा बसेको बैठकले उसलाई चुनावी प्रक्रियामा ल्याउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ अहिलेसम्म भएका वार्ता र सहमतिमा ल्याउन गरेका प्रयासका बारेमा नेकपा माओवादी चुनावप्रति सकारात्मक नदेखेको बैठकको निष्कर्ष रहेको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो बैठकमा समितिका संयोजक एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले वार्ताका लागि गरेको प्रयास समितिका सदस्यलाई जानकारी गराउनु भएको थियो उच्च स्तरीय राजनैतिक समितिले वार्ताका लागि नेकपा माओवादीलाई दुई पटक पत्र पठाइसकेको छ पूर्व राजा ज्ञानेन्द्र शाहले हरेक समस्याको जड राजतन्त्र मात्र देख्नु उपयुक्त नहुने बताउनु भएको छ पाँच वर्ष बितिसक्दा पनि नेपालको हरेक समस्याको जड राजतन्त्र मात्र देख्नु गलत भएको उहाँको भनाइ थियो यदि आफूहरूलाई नेपाली जनताको भन्दा श्रीपेशको मह ज्यादा भइदिएको भए दुई हजार आठ सालमा राज सिंहासन त्याग्ने थिएनौ पूर्व राजा शाहको भनाइ उद्धृत गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सो जानकारी दिनुभएको हो यदि कसैलाई हामीले शासन लिन खोजेको गरेको हो जस्तो लाग्छ भने त्यो गलत हो जनतालाई दुःख नहोस् जनताको ज्यान नजाओस् देशमा शान्ति छाओस् भनेर दुई हजार छ सालमा शासन छोडेको शाहले बताउनु भएको थापाले भयो आपराधिक पृष्ठभूमिका चरी भनिने दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले बन्द गरेको धादिङ चार घण्टापछि खुलेको छ आज बिहान सात बजेबाट बन्द भएको धादिङ बिहान एघार बजे खुलेको हो नेता कार्यकर्ताको आन्दोलनका कारण पृथ्वी राजमार्गमा यात्रुवाहक बसहरू अलपत्रमा परेका थिए अलपत्रमा परेका बसहरू आफ्नो गन्तव्यमा लागेका छन् एमाले जिल्ला स्तरीय नेताहरू बैरेनी गल्छीमा भाषण गरिरहँदा स्थानीयले बन्द घोषणा विरुद्ध उत्रेपछि यातायात सुचारू भएको हो एमाले नेताहरूको दबावमा पटक पटक प्रहरी अनुसन्धानबाट जोगिँदै आएका दिनेश अधिकारी छोरीलाई बचाउन पुनः एमाले नेताहरू प्रहरीलाई दबाब दिन सक्रिय भएका छन् हतियार र हत्या प्रयास आरोपको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले छोरीलाई हिजो नियन्त्रणमा लिएको थियो अमेरिकाको फ्लोरिडा राज्यमा एक व्यक्तिले अन्धाधुन्द गोली हानी छजनाको हत्या गरेका छन् फ्लोरिडा राज्यको हियालिया सहरको पाँच तले भवनमा रहेका ती व्यक्तिले आफू बस्दै आएको पाँचौं तलमा आगो लगाउनुका साथै छजनालाई गोली हानेर हत्या गरेका हुन् आग लागेपछि भागदौड मचेको बेला गोली हानेर पाँचजनाको हत्या गरिएको र पार्किङमा गाडी निकाल्ने क्रममा अर्को व्यक्तिलाई पनि गोली हानी हत्या गरेको बताइएको छ भवनमा आगो लगाएर सोही भवनका दुईजनालाई कब्जामा लिइरहेकै बेला पुगेका प्रहरी कारवाहीमा पनि उनी प्रहरी कारबाहीमा उनी पनि मारिएका छन् सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमी फाइनलमा आज भारत र अफगानिस्तान भिड्दैछन् खेल अपरान्न चार बजे ललितपुर लगनखेलको आर्मी मैदान हुनेछ भारत समूह बी को विजेता हो भने अफगानिस्तान समूह ए उपविजेता हो समचरणमा भारतले श्रीलङ्कालाई चार एकले र बंगलादेशलाई दुई शून्यले हराएको थियो यस्तै अफगानिस्तानले नेपालसँग एक एक र भारतसँग गोलरहित बराबरी गरेको थियो भने भुटानलाई तीन एकले हराएको थियो आजको खेलको विजेताले उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ नेपालले शनिबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशलाई पाँच एकको फराकिलो अन्तरले पराजित गरेको थियो उता जिम्बाब्वे भारत बीचको तेस्रो एक दिवसीय क्रिकेट अहिले जारी छ टस हारेर ब्याटिङमा तानेको जिम्बावेले खराब सुरुवात गरेको छ जिम्बावेले समाचार तयार पार्दासम्म तीन दशमलव चार ओभरको खेल सकिँदा दुई विकेट गुमाएर चौध रन जोडेको छ जिम्बावेका लागि बेन्टन टेलर पाँच र लिन्टन तीन रन बनाएर क्रिजमा रहेका छन् पाँच एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारत दुई शून्यले अघि रहेकाले आजको खेल भारतले जितेको खण्डमा श्रृङ्खला कब्जा गर्नेछ अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार यस अर्पण खबरको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध